नमस्कार कार्यक्रम अर्पण बसमा स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज अर्पण बस हरेक हप्ताको बुधबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्छ आज हामी नयाँ श्रृङ्खलामा उपस्थित भएका छौँ आजको श्रृङ्खलामा हामी चितवनको ट्राफिक व्यवस्था र चुनौतीका विषयमा कुराकानी गर्दैछौँ विशेष त भरतपुर र नानगढ क्षेत्रमा पछिल्लो समय ट्राफिक नियम उल्लंघनका घटनाहरूमा कमी आएको छ अब प्रहरीको ध्यान ट्राफिक प्रहरीको ध्यान पूर्वी क्षेत्रमा हुँदैछ र शुरू पनि गरिसकेको छ छड्के जाँच आजदेखि नै शुरूआत गरिसकेको छ ट्राफिक प्रहरीले पूर्वी क्षेत्रमा विशेष गरी ट्राफिक नियम उल्लंघनका घटनाहरूले वृद्धि भइराखेको छ र तीव्रता पाइराखेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो ध्यान पूर्व क्षेत्रमा केन्द्रित गरेको छ पूर्वी क्षेत्रमा के कस्तो छ र चुनौतीका विषयहरू के कस्ता रहेका छन् आज हामी यो विषयमा कुराकानी गर्दैछौं जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक रमेश राज भेटवालसँग हामी कुराकानी गर्दैछौं अर्पण बहसमा उहाँसँगको प्रत्यक्ष कुराकानीका लागि हामी स्टुडियोमा छौं र कुराकानीको लागि यति बेला रमेश राज भेटवाल प्रहरी निरीक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका यति बेला स्टुडियोमा हुनुहुन्छ उहाँसँगको कुराकानी चलिरहँदा पनि यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्स अगाडि छड्के जाँच पनि भइराखेको छ अब पूर्वी क्षेत्रमा प्रहरीको ध्यान किन केन्द्रित गर्नु पर्यो यो विषयमा हामी कुराकानी गर्दैछौँ रमेश सरलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा कस्तो पाउनु भएको छ हालसालै भयो यहाँ लगभग चौथो हप्तामा हुनुहुन्छ चितवन बसाइका क्रममा कस्तो पाउनु भएको छ चितवनमा भन्नुपर्दाखेरि चितवन उसमा चाहिँ नि कस्तो भने यो ट्राफिक जुन नियमको उल्लङ्घन गर्नेहरूमा यहाँ चाहिँ धेरै नै त्यस्तो किसिमको पाएछ धेरै जसो चाहिँ यो लोकल व्यक्तिहरूले चाहिँ यसको चाहिँ भाइलेसन गरिरहेको देखिरहेको छु किन भन्दाखेरि लोकल उसको चाहिँ नि हेलमेट नलगाउने तिनजना चाहिँ सवारीमा चढेर हिँड्ने आफ्नो चाहिँ नि सवारी साधन अथवा मोटरसाइकल यिनीहरूको उसमा चाहिँ नि साइड लाइटहरू नहुने हेडलाइट नहुने अनि यो चाहिँ नि धेरै जसो मोटर कुन प्रयोजनको लागि दिएको हो त्यो चाहिँ नि अलिकति नबुझेको जस्तो लाग्यो दुधका क्यानहरू पनि पुरा चाहिँ नि अगाडि पछाडि साइडहरूमा चाहिँ नि एकदम बोकेर देखिरहेको हिँडिरहेको छ त्यसमा चाहिँ अलिकति त्यो क्यारि यो फलामको चाहिँ नि क्यारियर जस्तो बनाएर लाइनमा त्यो राखेर पनि यसरी चाहिँ धेरै यो चाहिँ के त यो त व्यक्तिगत प्रयोजनको लागि दिएको हो यो कुनै व्यापार उसको लागि चाहिँ नि त्यो चाहिँ नि प्रयोग गर्न दिएको त होइन मोटरसाइकलको त्यो चाहिँ नि के के उद्देश्यले मैले लिएको हो कसरी यसको प्रयोग कसरी गर्नुपर्छ भन्ने कुरो पनि चाहिँ अलिकति उहाँहरूले थाहा पाएर पनि त्यसको भाइलेसन गरे हो कि अथवा चाहिँ थाहा नभएको हो यस विषयमा पनि हामीले धेरै चाहिँ यसलाई कारवाही गरिरहेका छौँ त्यो चाहिँ क्यारियर निकाल्न आउने यस्तो चाहिँ दुधको क्यानहरू यस्तो चाहिँ बोकेर हिँड्न नदिने त्यसमा पनि हामीले रोक लगाइरहेका छौँ अर्को कुरो अब यो जुन सडक प्रयोग गर्दाखेरि कसरी ओभरटेक गर्ने साइड लाइट दिएर आफ्नो चाहिँ त्यो कुरेर अथवा चाहिँ साइड रोडबाट मेन रोडमा आउँदाखेरि अलिकति कुरेर चाहिँ नि भित्र निस्किनुपर्ने त्यो कुराहरूमा पनि एकदम यहाँ चाहिँ ज्ञानको कमी हो कि अथवा चाहिँ नि उहाँहरूले चाहिँ नि यो हेपाको उसले चाहिँ नि छिर्नुभएको कि त्यस्तो पनि देखिरहेको समग्र तपाईँ यस अगाडि हेडक्वार्टर हुनुहुन्थ्यो चितवनमा त्यहाँको अवस्था र यहाँको अवस्था तुलना गर्दाखेरि होइन अब धेरै फरक छ काठमाडौँको उसलाई लिएर अब यहाँको तुलनामा त धेरै नै ऊ छ होइन अब त्यस्तो यहाँको जस्तो अब काठमाडौँ हुने भने त एकदम अस्तव्यस्त नै भइहाल्छ बिजी सडक अब धेरै कम हुन्छ छ सवारीको चाप पनि बढी छ जनसङ्ख्या पनि बढी छ त्यो भानाले अब त्यस यहाँको जस्तो हुने भने त काठमाडौँमा धेरै नै ऊ हुन्छ तर तैपनि अब यहीँको अवस्थालाई हेर्दाखेरि पनि त्यो चाहिँ नि अलिकति बढी नै भाइलेसन गरेको चाहिँ पाइन्छ के छन् कस्तो प्रकृतिका छन् जुन यहाँले अघि पनि भन्नुभयो मोटरसाइकलमा प्रयोग गर्ने तरिका ज्ञान नहुनु ओभरट्याक गर्दाखेरि नहुनु अन्य समस्याहरू तपाईँहरूका अगाडि है धेरै छ नि अब चाहिँ नि छतमा यात्रा गराउने चाहिँ नि झुन्झुनेर यात्रा गर्ने चाहिँ नि अब ढोका चाहिँ यो जुन अब सवारी मुख भइसकेपछि त ढोका लगाउने त्यसको चाहिँ गर्नुपर्ने त्यो चाहिँ छैन छठको यात्राहरू पनि छ ढोकामा झुन्डिनु पनि छ अर्को कुरो तिनजना चाहिँ नि अब दुईजनाको दुईवटा क्षमता तिनजना चाहिँ नि चढाएर हिँड्ने पनि छ यस्ता छन् यहाँ धेरै छन् विशेष गरी यो छठमा बस्ने बढी क्षमताभन्दा बढी यात्रु भोग्ने यसमा चाहिँ अलिकति ट्राफिक प्रहरीको ध्यान पुगेको छैन कि भन्ने अलिकति बाहिर अब यस्तो छ अब हामी भित्रै सडकहरूमा अलिकति पुग्न सकेका छैनौँ एउटा जनशक्तिको कारण पनि हो किन भन्दाखेरि अब बाहिर यता उसमा चाहिँ मेन बजारहरूमा उसमा चाहिँ उनीहरूले त्यस्तो किसिमको गरेको छैन आएको छैन हाम्रो यहाँ अलिकति उपस्थिति पनि छ गाउँतिरको हकमा चाहिँ यो बढी छ यो चाहिँ गर्नु पऱ्यो अनि विशेष गरी हाम्रो चाहिँ नि के भन्दाखेरि व्यक्तिगत ऊ भन्दाखेरि पनि सार्वजनिक सवारी यातायातको चाहिँ उसमा चाहिँ हामीले ध्यान दिनुपर्छ किनभनेदेखि त्यसमा एकजना व्यक्तिको हातमा चाहिँ नि धेरैजनाको चाहिँ नि ज्यान बसेको जीवनको जीवनको सवाल छ त्यो भावनाले सार्वजनिक यातायातमा एउटा दुर्घटना भयो भने त्यसमा चाहिँ धेरैजना घाइते हुने धेरैजनाको मृत्यु हुन सक्ने त्यस्तो किसिमको हुन्छ र विशेष गरी चाहिँ नि सार्वजनिक सवारी यातायातलाई नै हामीले बढी चाहिँ फोकस गरेका छौँ मैले र यसमा अलिकति भित्री गाउँहरूको बाटोहरूमा चाहिँ नि यो हाम्रो अनुपस्थित भएको कारणले उनीहरूले अलिकति आफूलाई चाहिँ नि म कोही छैन ऊ छैन भन्ने हिसाबले त्यसरी चाहिँ यात्रा अब भरतपुरको चौबिस गुणदेखि माडी जाने बाटो त्यसै गरी अब यहीँ रत्नगरकै बकुलर चोक बाटो उता टेम्पोमा पनि त्यस्तै अत्याधिक चाप हुन्छ माथि टेम्पोको छतमा पनि ट्राफिक के यात्रु राखेको अवस्था पनि छ हो यो पक्कै हो अब यसमा हामीले अभियानकै रूपमा सुरु गरेका छौँ यसमा चाहिँ मैले उयो गाउँ जाने गीता गीतानगर यो रामपुर साइड मेघौली यता मारी यो एरियामा चाहिँ धेरै किसिम यस्तो किसिमको चाहिँ उ छ भनेर मैले चाहिँ त्यहाँ चाहिँ नि हप्ताको चाहिँ नि चार दिन पाँच दिन कहिले चाहिँ गीतानगर कहिले रामपुर अब माडीमा त मैले त्यहाँ चाहिँ ट्राफिकै पठाएर अलि यता बिचमा आएर त्यो यस्तो किसिमको हुन नदिए भनेर चाहिँ त्यो व्यवस्था मिलाइसकेको छु चेक जाँचको र त्यसबाट हामीले धेरैजनालाई कारवाही पनि गरिसकेका छौँ त्यही क्षेत्रबाट मात्रै झन्डै तिन चार लाख रुपियाँको चाहिँ राजस्व हामीले उठाइसकेका छौँ त्यो कारवाही चाहिँ त्यति बढिया छ हुन त अब हाम्रो राजस्व उठाउने हाम्रो कुनै त्यस्तो किसिमको त होइन तर जति कारवाही चाहिँ बढायो यसबाट चाहिँ ट्राफिक नियमको उल्लङ्घनमा चाहिँ नि कम आउँछ कि कम हुन्छ त्यो वास्तवमा हो डाटाले पनि देखिएको छ घटेको छ त्यो अँ एकदम एकदम घटेको छ यसलाई निरन्तरता दिन नसक्दाखेरि समस्या आउँछ हो पक्कै पनि हो निरन्तरता दिनैपर्छ हामीले केही दिनको प्रेजेन्टेसन मात्रै होइन त्यहाँ तर हामीले चाहिँ निरन्तर दिन नसक्नुको पछाडि पनि अब केही होला अब त्यो जनशक्तिको कमी होला हामीसँग सुरक्षाधनको कमी होला ऊ होला त्यो कुरा छन् अहिले अलिकति फेरि हाम्रो चाहिँ के भने यो बर्खाको सिजन पनि छ त्यो भएर हामीले चाहिँ के त भन्दा यो चाहिँ दिनौँ चाहिँ हामीले यो यसलाई चाहिँ चालु गर्न सकेका छैनौँ अब यसमा माथि कुरो पनि भइरहेको छ जनशक्ति बढाउने कुरोहरूमा चाहिँ भइरहेको छ अब इनकेस त्यो भयो भनेदेखि हामीलाई चाहिँ नि धेरै चाहिँ सहयोग पुग्छ जनशक्तिले अब हजुरलाई थाहा छ नै छ चितवनको भन्नु लगभग चाहिँ नि बाइस तेइस सय किलोमिटर भन्दा नि बढी चाहिँ सडकहरू छन् यसमा अब हाम्रो झन्डै साढे तिरानब्बे किलोमिटर त हाम्रो हाइवे मात्रै पर्छ होइन भनेपछि बाइस तेइस सय किलोमिटर कच्ची पक्की गरेर यत्रो सडक छ हामीसँग जनसङ्ख्या तिस एकतिसजनाको छ भनेपछि अब आफै विचार गर्नु अब कतिसम्म उच्च एकजना ट्राफिक प्रहरीले हाम्रो चाहिँ त्रिहत्तर चौहत्तर किलोमिटर चाहिँ निसम्म हेर्नुपर्छ एकजनाले भनेपछि अब यति चाहिँ लामो यति एरिया छ हाम्रो जनशक्ति यति छ त्यसमा हामीले चाहिँ पक्कै पनि तिर्नुभयो अब यसमा चेकिङ गर्दाखेरि पनि के हुन्छ भन्दाखेरि ऊ चाहिँ भाग्यो मलाई मात्रै समाइयो भन्ने किसिमको गुनासोहरू पनि आउँछन् तर के भन्दाखेरि अब एकैचोटि सडकमा त धेरै बिस बाइसजना आयो होला मेरो चाहिँ चारजना ट्राफिक प्रहरी त्यहाँ होला उसले चारजनाले त चारैवटालाई नै सुनाउनु सक्ने भयो नि अरू सोह्रवटा त स्केप हुन्छ होइन स्केप हुन्छ नि त्यो भएपछि सबैलाई कार्य गर्नुपर्थ्यो उसले चाहिँ छोड्दै मलाई समात्यो भन्ने त्यस्तो किसिमको गुना आउँछ गुनासो आउँछ तर वास्तवमा त्यो होइन अब ऊ त्यहाँबाट त्यतिखेर त स्केप भयो अर्कोचोटि चेकिङमा पर्ला अथवा ऊ होला अथवा कहीँ गएर दुर्घटना भयो भने बरु म त्यहीँ चेकिङमा परेको भए म चाहिँ यसरी म सुरक्षित हुने होला भन्ने किसिमको पछि उसले त उहाँले सोध्नुहुन्छ कि होइन त्यस्तो भएर कतिपय त्यस्तो भएको पनि छ म यसरी चाहिँ भागेर यसरी म स्केप भएर आएँ तर मलाई त्यतिखेर चाहिँ ट्राफिकले त्यहाँसम्म मात्रै गरेको भए म यो दुर्घटना पर्ने थिएन भन्ने किसिमको पछि हामीले चाहिँ कलब्याक पनि आयो कि भने हो आफू सुरक्षित हुनलाई आफ्नो उसलाई ट्राफिक नियमको पालना गर्नु सबै आफ्नै लागि राम्रो हो भन्छु ट्राफिक जनशक्ति कम भएर मात्र हो या अरू के पनि <clears throat> छन् यो समस्या जति पनि कडाइ गर्यो चेक जाँच गर्यो त्यति घटेको पाइँदैन होइन अब जनशक्ति एउटा कुरा भयो अर्को कुराहरू अब कस्तो भने अब रोडको अवस्थाहरू पनि त्यस्तै छ हाम्रो सबै ठाउँमा त्यस्तो छैन कतिपय कच्ची सडकहरू छन् समयमा मर्मत भएका छैन होइन अब ट्राफिक सिग्नलहरूको पनि छैन कमी छ होइन अब अर्को कुरो जुन मापसे गरेर चलाउने होइन यसमा कस्तो भन्दाखेरि यो सवार सवारी क्षमताभन्दा चाहिँ बढी यात्रुहरू बोक्ने अब पूर्वी चित के यता भनौँ न गाउँ एरियाको मेघौली उसमा जानलाई जम्मा कति तिनवटाकै चारवटा रु छन् बस्छन् त्यतिले चाहिँ अब भित्र हाल्ने छतमा हाल्ने त्यतिले कमाइरहेको छ भने त्यसमा अरू पाँच छवटा व्यवसाय त बस होइन बाध्यता हो उनीहरूको अब बाध्यता भन्दाखेरि पनि उनीहरूको कस्तो भने त नाफामुखी त हो उनीहरूलाई त जसरी हुन्छ चारवटा बसले त्यहाँ चाहिँ पुगिरहेको छ भनेदेखि अरू चारवटा लगाएर त्यो सिटमा भन्दा बढी राख्दाखेरि पनि उनीहरूले छतमा राख्दा पनि त्यसको त उता भइरहेको छ नि भने किन थप्ने भन्ने किसिमको उनीहरूको पनि होला होइन नाफामुखी नै हो नि त आखिरी तर मैले भन्छु कुनै पनि सर्वसाधारणलाई हैरानी दुःख अप्ठ्यारो स्थितिमा सहज नहुने हिसाबले त्यसरी चाहिँ यात्रा गराउनु भनेको उहाँहरूको पनि त्यो गलत हो नागरिकले एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा जाने म सुरक्षित छु है म चाहिँ यसले टाइममा त्यहाँ पुग्छु भन्ने किसिमको महसुस त गर्नु पऱ्यो नि त त्यो किसिमको वातावरण मिलाउनु पर्ने तर व्यवसायहरूमा नै यो किसिमको चाहिँ पाइँदैन अलिकति र व्यवसायमा सडकमा यात्रा गर्ने पैदल यात्री होस् या साइकल यात्री आम मानिसमा जनचेतना कमी भएर पनि हो यो समस्या भएको हो यो अलिकति छ जनचेतनाको पनि कमी छ यसै कुरालाई हामीले चाहिँ मनन गरेर हामीले अहिले स्कुल कार्यक्रमहरू चालक परिचालकहरूलाई चाहिँ जनचेतनाको चाहिँ क्लासहरू पर्चा पम्प्लेटहरू दिएर अन्त चाहिँ ठाउँ ठाउँमा चाहिँ ट्राफिक चाहिँ यो साइन सङ्केत चिन्हहरू चाहिँ राखेर यस्तो छ यो छ यहाँ पार्किङ गर्नुहोस् यहाँ हो भन्ने किसिमका सबै जनचेतनाका कार्यक्रमहरू पनि हामीले एकदम तीव्र रूपमा बढाइराखेका छौँ भर्खरै मात्रै पनि हामीले चाहिँ चार पाँचवटा स्कुलहरूमा अस्ति एपेक्समा भयो यो होलिडेज क्रिएसनमा अनि हामीले बस पार्कमा चालक परिचालकहरू राखेर चाहिँ हामीले धेरै गरेका छौँ र यसलाई हामीले अझ सकेसम्म अब यो पूर्वी चितवन उसमा पनि यो कलेजहरू स्कुलहरूमा यहाँका चाहिँ चालक परिचालकहरू इभन चाहिँ सरकारी उसका चाहिँ चालकहरू सबैलाई हामीले चाहिँ यस विषयमा जनचेतना जगाउने हाम्रो चाहिँ अभियानकै रूपमा जान्छ र हामी यो कार्यक्रम सञ्चालन तत्काल गर्ने अवस्थामा छौँ भरतपुर क्षेत्र नारायणगढ क्षेत्रभन्दा पूर्वी चितवन बढी नियम उल्लङ्घन भए अब पुरोहितले ध्यान दिन्छ भन्ने समाचार पनि आए यसमा थप जानकारी दिनुहोस् यो किन भन्दाखेरि अलिकति हाम्रो उपस्थिति नभएको ठाउँमा पक्कै पनि मान्छेले के भनेदेखि त्यसको नियमको मिच्न खोज्ने उल्लङ्घन गर्न खोज्ने पक्कै हो त्यही भएर पनि बढी देखिएको हो अब त्यस विषयमा हामीले चाहिँ के त भन्दा यो हुँदैन ट्राफिक अगाडि भयो भने हेलमेट लगाउने अनि त्यहाँ ट्राफिक भएन भने हेलमेट लगाउने भने त हुँदैन नि त ट्राफिक त्यहाँ उपस्थित भयो बेला चाहिँ एउटा आँखा त्यो त आफ्नो व्यक्तिगत सुरक्षाको लागि हो यो मैले लगाउनुपर्छ यो प्रयोग गर्नुपर्छ भन्ने किसिमको सोच आउनु पऱ्यो नि त होइन अब उहाँ एक्सिडेन्ट पर्नु भने त ट्राफिक प्रहरीको त टाउको फुट्दैन टाउको फुट्ने त उहाँकै हो भने त्यो कुरोहरू चाहिँ एउटा के भने जनताको एउटा चाहिँ उसमा विचारमा परिवर्तन आउनु मोटरसाइकल चलाउँछन् लेगार्डमा हेलमेट राख्छन् हेलमेट राख्छ अब के त्यो देखाउन राखेको होइन यो त मेरो सुरक्षाको लागि हो म कहीँ लडेँ भने मेरो टाउको फुट्छ अथवा मलाई चाहिँ यस्तो हुन्छ दुर्घटनाबाट म केही न केही बच्छु मेरो संवेदी अङ्ग भनेको टाउको हो भन्ने कुरो त त्यो आफूले बुझ्नु पऱ्यो नि स्वयं त्यो व्यक्तिले अटेरीपन अटेरीपन यो के जबरजस्ती उहाँहरूको सुरक्षाको आफ्नो सुरक्षाको लागि पनि जबरजस्ती हामीले चाहिँ यसो गर्नुहोस् उसो गर्नुहोस् यो तपाईँले गर्नु भएन यसमा चाहिँ जरिवाना जरिमाना काटेर पठाउनु पर्ने अवस्था किन त्यो त चाहिँ नि स्वयं विचार गर्नुपर्ने हो नि त यो मेरै लागि हो भनेर चाहिँ सोच्नु पऱ्यो जबसम्म यो सोचमा परिवर्तन आउँदैन हुँदैन त्यो भन्दाखेरि सवारी चाहिँ दुर्घटना गर्नु हुँदैन यो चाहिँ सबै व्यक्ति नागरिक सबैले चाहिँ एक किसिमको सोच ल्याउनुपर्छ भनेपछि ती व्यक्ति आफैले दुर्घटना निम्ताउँदैछ आफैले दुर्घटना निम्ताउँदैछ होइन अब ट्राफिकले सबै कुरो सिकाएर सबै ठाउँको निर्देशन त हाम्रो त हुँदैन नि त कति व्यक्ति व्यक्ति उसलाई यो त आफैमा आउनुपर्ने हो हामीले यत्रो चाहिँ भनौँ पत्र उसमा आएछन् मिडियाहरूमा आएछन् ऊ छ यस्तो गर्नुहोस् हेलमेटको प्रयोग गर्नुहोस् सिट बेल्टको प्रयोग गर्नुहोस् छतमा यात्रा नगराउनुहोस् झुन्नेर चाहिँ यात्रा नगराउनुहोस् त्यो स्वयं नागरिकले नि सिट नभएपछि म यहाँ बस्दिनँ छतमा म म असुरक्षित हुन्छु भन्ने किसिमको उहाँहरूलाई चाहिँ भित्रैबाट चाहिँ प्रस्फुटन हुनु पऱ्यो क्या त्यो कुरो म चाहिँ असुरक्षित हुन्छु छापमा बस्दाखेरि केही किसिमको भयो जोल्टीमा पर्दा पनि म खस्नु सक्छु केही भयो भनेदेखि मेरो चाहिँ ज्यान अकालमा जान्छ कमसेकम म भित्र गयो भने म चाहिँ सुरक्षित हुन्छु भन्ने किसिमको एउटा चाहिँ सोच एउटा चाहिँ भावना त्यो किसिमको आउनुपर्छ र अर्को कुरो त्यस्तो किसिमको कहीँ देख्नु भएको छ कुनै नागरिकले हो भने यस्तो यति नम्बरको गाडीमा यसरी यात्रा गराइराखेको छ भन्ने किसिमको सूचना हामीलाई दिनुपर्छ क्या त्यसपछि मात्रै अनि चाहिँ के हुन्छ यो सबै दुर्घटनाहरूको चाहिँ कमी आउँछ भन्ने चाहिँ लाग्छ कारवाही गर्ने अलिक कडा गर्नुपर्ने जस्तो अवस्था होइन अब कारवाही करा भन्दाखेरि अब कस्तो भने अब हामीलाई पनि जति नियम उसले चाहिँ दिएको छ होइन अब अहिले पहिला त हामीलाई त दुई सय रुपियाँभन्दा हामीलाई थिएनै थिएन अहिले हजार रुपियाँसम्म हामीलाई चाहिँ कारवाही गर्ने एउटा चाहिँ जुन एउटा बनाइदिएको छ जुन महापसी गर्ने गम्भीर चाहिँ ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूलाई हजार रुपियाँ छ दुई सयदेखि हजार रुपियाँसम्म छ र अब त्यति गर्दाखेरि पनि मान्छे बरु के हुन्छ भन्दाखेरि हजार रुपियाँ तिरेर जाने त्यही चाहिँ जुन गल्ती गर्नुभएको छ त्यसलाई नसुधार्ने फेरि पुनः त्यस्तो गल्ती दोहोऱ्याएर आएको पनि हामीले पाएको छौँ हामीले रेकर्डहरू पनि राखिरहेका छौँ र हामीले यसरी दोहोऱ्याएर आउनेहरू तपाईँले पहिला पनि यो गल्ती गर्नुभएको थियो फेरि पनि गर्नुभयो तपाईँ त अब सुध्रिनु पऱ्यो भने प्रत्येक त्यो हामीले एउटा राजस्व उठाउने मात्रै हाम्रो टार्गेट नभएर उहाँहरूलाई चाहिँ नि यो के त कारवाहीले चाहिँ नि शिक्षा मिलियोस् सुध्रिने उहाँहरूलाई चाहिँ होस् भन्ने किसिमको हाम्रो चाहिँ चाहना हो र कतिपय धेरै जसो चाहिँ अब त्यस्तो पनि गर्नुभएको छ लाइफमा पहिलोचोटि परेँ अब मबाट गल्ती हुँदैन भनेर त्यसरी पनि जानुहुन्छ र कतिपय चाहिँ नि होइन मैले गल्ती गरेको थिएन त्यहाँ एकछिन यसो औषधि किन्नु गर्थेँ त्यहाँ फलफुल किन्नु गर्थेँ एकैछिन राखेको त्यहाँ त नो पार्किङ रहेछ मैले त थाहा पाइनँ बोर्ड त्यहीँ राखिदिइरहेको हुन्छ है मान्छेले के यो मैले चाहिँ गल्ती गरेँ भन्ने किसिमको म त्यो स्वीकार गर्ने चाहिँ छैन क्या त्यो पटक पटक त्यस्तो अटेर गर्नेको लागि अरू केही छैन कानुनी बाटो होइन अब बाटो भने चाहिँ हाम्रो अधिकारको कुरो मैले अघि भने हजार बेसम्म राम्रो हो अब यसभन्दा बढी उसमा गर्ने यसमा चाहिँ नि यस्तो चाहिँ बारम्बार यसरी ट्राफिक भाइलेसन गरेको भनेर हामीले यातायात पठाउने हो यातायातमा चाहिँ त्यस्तो किसिमको छ पटक एक पटक गर्ने पटक पटक गर्ने यस्तो गर्ने उसलाई चाहिँ त्यसलाई चाहिँ हदैसम्मको चार पाँच हजारसम्म जरिवाना त्यस किसिमको हुन्छ अब लाइसेन्सै चाहिँ अब त्यसो रद्द गर्ने त्यसो खिच्ने त्यस्तो किसिमको पनि अब यातायात उसमा चाहिँ छ तर हाम्रो अधिकार भनेको चाहिँ अहिले राज्यले दिएको हजार रुपियाँसम्म मात्रै हो पूर्वी चितवनमा कस्तो छ अवस्था पूर्वी चितवनमा मैले भन्नुपर्दाखेरि यो छ स्कुलका बसहरूमा पनि चाहिँ एकदम कोचाको झालेर लगिरहेको स्थिति छ होइन अनि छतको यात्राहरू पनि देखिन्छ मोटरसाइकलमा प्रायः तिनजना हिँड्ने पनि देखिन्छ हेलमेट नलगाउने हेलमेट लगायो भने त्यसको चाहिँ सेफ्टीको उसको लागि चाहिँ क्लिपहरू नलगाउने त्यो चाहिँ व्यापक छ अब त्यही कुरालाई भन्नुपर्दाखेरि तपाईँहरू यसो नगर्नुहोस् यस्तो हो होइन पटक सुरुमा त मैले त पाँच सात दिन एकदम नि यो कारवाही नगरिकन सम्झाउने छोड्ने उ गरेर चाहिँ त्यो पठाएको पनि हो र कति मैले मिडियामा अब एफएमहरूमा सबैमा दिएर अब चाहिँ यस्तो हुँदैन यसको लागि चाहिँ नि तपाईँहरूले अब साउन एक गतेबाट चाहिँ मैले यस्तो किसिमको गल्ती गरेको अहिलेसम्म मैले चाहिँ सम्झाउनु बुझाउनु गरेर मैले छोडिराखेको थिएँ अब एक गतेबाट चाहिँ कारवाही हुन्छ है भनेर मैले सबै मिडियाहरूमा उसमा दिएर चाहिँ सुरु गरेको हो र यसमा धेरै छ हिजो त्यही सही चौकमा एकछिन चाहिँ एक घन्टाको बिचमा एक सय चौधवटा चाहिँ कारवाहीमा पर्नु हो ए ट्राफिक भाइलेन्स भनेपछि अब कति उ त प्रमुख कुरो देखियो त्यही जनचेतनाकै हो अब यसको लागि यहाँले भरतपुर क्षेत्रमा त स्कुल कार्यक्रम पनि सञ्चालन गरिराख्नु भइसक्यो अब यहाँको उसमा मैले चाहिँ एउटा हाम्रो रुटिन बनाइसकेको छु यसमा चाहिँ मैले स्कुल कलेज उसमा हुन्छ यहाँका यातायात व्यवसायीहरू र समितिहरूसँग पनि गरेर तपाईँका चालक परिचालकहरूलाई पनि क्लासमा राखिदिनुहोस् भन्ने अनुरोध गरेर यो चाहिँ मैले एउटा रुटिन बनाएर यो चाहिँ जनचेतना सम्बन्धमा पर्चा पम्पलेटहरू गर्ने क्लासहरू लिने त्यसरी ट्राफिक त भिजुअलहरू जति मैले उगेको गरेको छु त्यो भिजुअलहरूसँग देखाएर यहाँ यस्तो हुन्छ भन्ने किसिमका उहाँहरूलाई त्यो किसिमको चाहिँ नि क्लासहरू राख्ने मैले निकट अब यो दुई चार दिनमै सुरु गर्ने अब यहाँकै यो सरुवा बडुवा यो कारणले गर्दा पनि अलिकति समस्याकै रूपमा छ अब यहाँ आउनुभयो छ सात महिना बस्नुहुन्छ अथवा एक वर्ष बस्नुहुन्छ जानुहुन्छ के गर्न खोज्नुहुन्छ अनि बिचमा फेरि ब्रेक भइदिन्छ यो समस्या पनि छ हो यो पक्कै पनि हो किनभनेदेखि अब म पनि अब आएको एक महिना भयो अब दस एघार महिना होला मैले पनि बसेँ यहाँ अब एक वर्ष चाहिँ नि अब मिनिमम त्यस्तै किसिमको चाहिँ एक वर्षपछि अब फेरि अन्य ठाउँ सभा हुन्छ अब कुनै कुराको सुरुवात गर्यो अब त्यस्तै किसिमको एउटा भनौँ यो मैले गर्नुपर्छ यो चाहिँ मेरो ऊ हो भने अलिक इनिसिएटिभ लिएर चाहिँ काम गर्ने त्यस्तै किसिमको आउनुभयो भने त्यो कामले निरन्तरता पाउँछ अब सबै एकैनासो हुँदैन होइन अब कसैको भिजन के होला कसैको भिजन के होला मैले आएर चाहिँ यो ट्राफिक जनचेतना यो यो गर्नुपर्छ यो स्कुल कार्यक्रम गर्नुपर्छ यो गर्नुपर्छ भनेर मैले दुनियाँ चाहिँ उ गरेर मैले सुरु गरेँ अब उहाँ अर्को आएर अर्कै भिजन देख्नु होला होइन अथवा चाहिँ अब यो रोड बनाउनु पर्छ अथवा अर्को के होइन त्यसलाई फलोअप गर्नु फलोअप गर्ने किसिमको त्यो भइदियो भनेपछि निरन्तर पाएर चाहिँ हाम्रो चाहिँ mm-hmm. सन्देश जान्छ हुन्छ त्यो कम्प्लिट हुन्छ mm-hmm. अब निरन्तरता पाएन भने मैले एउटा सुरु गर्छु अर्कोले सुरु गरेँ भने यो चाहिँ अलिक भद्रहरूको स्थिति चाहिँ हुन्छ पक्कै पनि अब हो यो हाम्रो चाहिँ के भनेदेखि mm-hmm. एकै एकै वर्षमा चाहिँ सरह हुने त्यो ऊ पनि छ अब कतिपय अब चाहिँ भनौँ अब बाटो रूपमै अब दुई तिन वर्ष बसेका पनि होला तर प्रमुखको रूपमा आएर चाहिँ नि बस्ने भनेको अब तपाईँ देख्ने भएको छ प्रत्येक वर्ष चेन्ज भइरहेको भइरहेको छ अब यो पूर्वी क्षेत्रमा यहाँले अभियान चलाउँछौँ भनेर केही दिन समाचार पनि आयो अगाडि कस्तो योजना हो तपाईँहरूको यो पूर्वी क्षेत्रमा होइन अब वास्तवमा त्यस्तो ठुलै खासै केही होइन मैले जादुकै छडी लिएर आएर यहाँ फु मन्तर गर्दाखेरि ठ्याक्कै ठिक पार्छु भने त्यस्तो त्यसमा त केही पनि होइन होइन अब त्यस्तो भइरहेको भए त है त्यो वरदान जे माग्यो तथास्तु हुनेर भनेर चाहिँ त्यस्तो पनि होइन र मैले ल्याएर फु गर्दा चाहिँ भइहाल्ने पनि होइन तर के भन्दाखेरि प्रयास हो किन गरे पनि प्रयास गऱ्यो भने जे पनि सफल हुन्छ प्रयास गर्नु प्रयास गर्नु पर्यो सुरुवात गर्नु पर्यो त्यो कामको अब त्यसमा बिचमा व्यवधानहरू आउलान् ऊ होलान् भनेर मैले पहिले चाहिँ त्यो सुरु नै नगर्ने अवस्था त गरेँ भने त मैले सफलता त पाउँदिनँ व्यवधानहरू पनि आउँछन् कुनै काम राम्रो काम गर्ने उसमा चाहिँ बिचमा व्यवधान आउँछन् कारवाहीको लागि मैले समाउँछु गर्छु कहिले कसैको फोन आउँछ कहिले पार्टीको आउला कसैको पत्रकारको आउला कहिले सिडिओको आउला कसै मैले माथि हाकिमकै आउला होइन अब त्यो भाइलेसन गरेर छ उसलाई मैले चाहिँ त्यता माथिको फोन आएर गरेर मैले छोड्ने अवस्था भयो भनेदेखि त उसले त झन् उसले त प्रसय हुन्छ हौसला पाउने हौसला बढ्छ त्यो अवस्था चाहिँ छ कि छैन होइन त्यो पनि छ त्यो पनि भोगिरहेको छु तर मैले के भन्दाखेरि यो विषयमा प्लिज गम्भीर किसिमका उसमा चाहिँ नि तपाईँहरूले मलाई यो चाहिँ नि यसो गर्दै उसो गर्दै जरिवाना कम गर्दै कारवाही नगर्दै भन्ने किसिमको अवस्था छैन मापसे गरेर सवारी चलाएको अवस्थामा त लाइसेन्स पार पार्ने र हदैसम्मको जरिवाना गर्ने र सार्वजनिक यातायातको विषयमा भन्नुहुन्छ भने त त्यो मैले हजार रुपियाँ होइन मैले यातायातमा पठाएर चारजनालाई सार्वजनिक मुद्दासम्म लगाएको छ त जिल्ला प्रहरी कार्यालयबाट भने यो चाहिँ हामीले अब जुन अब हाम्रो हाइवे पनि छ यसमा रात्रिमा यात्रा गर्नेहरू जुन अहिले चाहिँ दुई सय पचास किलोमिटरभन्दा बढी उसको चाहिँ उसमा डबल ड्राइभर राख्नुपर्ने दुईवटा चालकहरू राख्नुपर्ने भन्ने किसिमको चाहिँ नियम बनिएको छ इभन त्यो कुरा पनि मैले राति एक बजे दुई बजे त्यो ड्राइभर दुइटा छ कि छैन त्यो ड्राइभर चेन्ज भएको छैन छैन इभन त्यहाँको पेसेन्जरसँग बुझेर अथवा उसको त जुन चलानी भएर आउँछ त्यसमा फलानु ड्राइभर भनेर लेखा हुन्छ त्यसपछिको अर्को ड्राइभर चाहिँ चेन्ज भएको छ कि छैन भने त्यो किसिमको पनि हामीले एकदम कडाइका साथ चेक जाँच गरिरहेका छौँ यसमा त्यसले नियमितता पाएको छ नियमितता छ यसमा चाहिँ नि मेरो यता आप्टारीमा गुन्द्राङमा मुगलिनमा टाढीमा चार ठाउँमा चेक हुन्छ र उनीहरूलाई मैले यो बार तिमीहरूको यो पालि यसको फलानको यो पालि भन्नु मैले रुटिनै बनाएर यसमा चाहिँ कडाइका साथ चेक जाँच गर्ने अवस्था मिलाएको छु पूर्वी क्षेत्रमा जनशक्ति निकै कम छन् यसमा तपाईँहरूको हो प्रयास मैले भनिहालेँ एकतिसजना यो जिल्लाभरिमा एकतिसजना भनेको एकदम न्यून अब अलिकति के भन्दा बजार उसमा चाहिँ नि बढी चाप हुन्छ सवारीको त्यसमा अलिकति मैले बढी मेन पावर लगाउनु पर्ने अवस्था यहाँहरूलाई थाहै छ होइन हो पक्कै अब पूर्वी चितवनमा चाहिँ नि अब अहिलेसम्म यहाँ भनौँ छजनासम्म म्यानेज गरेर राख्न सकेको छु यता र अहिले चाहिँ अपर्याप्त छ यिनीहरू मात्रै पुग्दैन उनीहरू लोकल पुलिसहरूसँग समेत हामीले चाहिँ नि संयुक्त उसमा र मेरो एकजना दुईजना भए पनि तपाईँहरूले नि यसलाई सहयोग गर्नुहोस् भनेर त्यसरी पनि हामीले चेकजाँच गरिराखेका छौँ र अब दैनिक कन्टिन्यू मैले यहाँ आएर मैले गर्न सक्दिनँ होला तर मेरो मैले भनिहालेँ अघि नै हजुरले भन्नुभयो हप्ताको एक दुई दिन कुनै ठाउँमा सरप्राइज चेकहरू राख्ने भन्ने त्यस्तो किसिमको चाहिँ मेरो योजना छ गर्नुपर्छ कति जति चाहिने हो खास गरी पूर्वी क्षेत्रमा है पूर्वी क्षेत्रमा भन्नुपर्दाखेरि अब यहाँको जुन सडकको ऊ हेर्दाखेरि र यहाँको सवारीको चाप हेर्दाखेरि कम कम यो टाढी पर्सा भन्नारा उसलाई चाहिँ कमसे कम मिनिमम पन्ध्रदेखि बिसजनासम्म भयो भनेदेखि हामीले दैनिक रूपमा सबै उसमा चाहिँ एउटा पहुँच पुर्याउन सक्दैन जस्तो लाग्छ यसको लागि माथि हेडक्वार्टरमा कुरो भएको छ नि होइन अब कस्तो भने यो अब यहाँको जिल्लाको मात्रै समस्याको कुरो होइन सबै ठाउँमा यस्तै किसिमको जनसङ्ख्याहरू त कम छन् अब दरबन्दी सङ्ख्या कम छ अब त्यो त अलिकति हुनै छ म्यानेज गर ऊ गर अलिक खटि अब हामी अलि यसमा के भने बढी खटिनुपर्छ अब बिहान चाहिँ नि छ बजेर दस बजेर चाहिँ ड्युटी सकेर आएको मान्छे अनि त्यसले फेरि चाहिँ खाना खाएर अब दुई बजे तिन बजे चाहिँ ड्युटी चेन्ज गर्न जानुपर्छ तर पाउँदैन त्यसले खाना खाएपछि फेरि त्यसले कुनै अब चाहिँ काहीँ एक्सिडेन्ट होला फेरि होला अथवा मोबाइलमा ड्युटी गर्ने हो कि गर्ने हो कि त्यो चाहिँ उसले अर्को फेरि ड्युटी लिइहाल्नुपर्छ भने उसले रेस्ट पाउने अवस्थै छैन कम भएको कारणले गर्दाखेरि अब माथि यसमा जुन कुरा गर्नु भएन भन्नुभयो होइन त्यो त किन माथि पनि महसुस भएको छ यो कमी छ यहाँ छ प्रत्येक जिल्लामा यस्तो किसिमको समस्या छ स्रोत साधन हामीले दिन सकेका छैनौँ अब चाहिँ जनशक्ति पनि कम छ अब इभन अब मैले बस्ने अब यहाँ चाहिँ भाडामा बसिरहेको छु कुनै उ पनि छैन न एउटासम्म अहिलेसम्म अफिसको ऊ छ यत्रो यहाँ चाहिँ कति अब आफ्नै भवन छैन आफ्नै भवन छैन जिल्ला विकासको पनि कति जग्गा छ वनको कति छ के छ कसैले यस विषयमा चाहिँ ल यो गर्ने यो दिने भन्ने किसिमको खोइ अहिले यहाँ चाहिँ यहाँको न राजनीतिक पार्टीहरूले सोधेका छन् न यहाँका सरकारहरू सोधेका छन् त्यो त उहाँहरूले महसुस गर्नुपर्ने कुरा हो नि त यो चाहिँ हाम्रै लागि हो यो व्यवस्था गर्नुपर्छ कुनै पनि व्यक्ति म आफै स्वस्थ छु आफै म ऊ छु भने पो मैले हरेक कुराहरू गर्न सक्छु त मै त्यो किसिमको भएन भने त बेसिक निड्सकै कुराहरू मेरो छैन भनेपछि अलिकति काम गर्ने चाहिँ त त्यो भनेर अब हामी पन्छी गर्ने त कुरा होइन तर वास्तविक त्यो त ह्युमन नेचर सबैको एउटा चाहिँ नि आवश्यकता कुरा हो नि त भनेपछि भवन पनि चाहियो यहाँहरूलाई छैन अहिलेसम्म न भवन छ न हामीलाई अहिलेसम्म बजेटको व्यवस्था छ केही छैन लगभग हामी कार्यक्रमको अन्त्यतिर छौँ अब खास के योजना भएदेखि भनिदिनुहोस् यहाँले रेडियो अर्पण मार्फत होइन मैले चाहिँ कस्तो भन्दाखेरि अरू एजेन्डाहरू भन्दा पनि मैले के यो आम नागरिकलाई म के भन्छु भने सडकलाई चाहिँ खेल मैदान नबनाइदिनुहोस् सडक चाहिँ जे प्रयोजनको लागि हो त्यसैको लागि प्रयोजन हो फुटपाथहरू चाहिँ अतिक्रमण लगाइनुहोस् सडक चाहिँ मर्मत सम्हार समयमै भइराखोस् सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गर्नु पऱ्यो होइन अब यो पुराना यो मापदण्ड विपरीतका सवारी साधनहरू छन् यिनलाई विपरीत विस्थापित गर्नु पर्यो होइन राजमार्गहरूलाई अन्य प्रयोजनलाई प्रयोग गर्नु भएन जो सिकारु हुनुहुन्छ उहाँ चाहिँ मेन सडकमा आएर चाहिँ सिक्नु भएन होइन भित्री चौर अथवा कतै आफू पर्फेक्ट भएर लाइसेन्स प्राप्त गरेपछि मात्रै सडकमा आइदिनु होला त्यसमा अनुरोध गर्दछु होइन जेब्रा क्रसिङ यताबाट बाटो काटिदिनु चाहिँ अनुरोध गर्दछु भने यस्तै हो मैले नागरिकबाट राख्नु ट्राफिक नियमको पालना गरिदिनुहोस् थाहा छैन ठिक छ म चाहिँ हामीसँग ऊ सहयोगको लाइन पनि छ अनि मेरो चाहिँ उसको छ त्यस्तो किसिमको हामीले यो यसमा के गर्नुपर्छ भने त्यस्तो किसिमको आउनुभयो भनेदेखि जनचेतनाको मेरो धेरै चाहिँ त्यहाँ चाहिँ ब्रसरहरू पनि छन् पम्प्लेटहरू पनि छन् त्यो चाहिँ नि ल मेरो घर परिवारमै मैले यो सिकाउँछु भनेर चाहिँ उहाँहरूले त्यस्तो किसिमको लिएर आउनुभयो भने म त्यो पनि उपलब्ध गराउन सक्छु मैले भन्न खोजेको सबै आफू चाहिँ तपाईँहरू सजग हुनुहोस् सुरक्षित हुनुहोस् पालना गरिदिनुहोस् तपाईँको आफ्नो उसले चाहिँ नि ट्राफिक नियमको पालना गरिदिनु भयो भने दुर्घटना निम्तिन्न भन्ने चाहिँ मेरो नाच छ यसैमा म सबै नागरिकहरूलाई अनुरोध गर्न चाहन्छु ट्राफिक नियमको उल्लङ्घन नगरिदिनुहोस् सडकलाई खेल मैदान नबनाइदिनुहोस् सडकको सही प्रयोग गर्नुहोस् भन्ने चाहिँ मेरो कामना गर्नुहोस् हुन्छ यहाँसम्म आइदिनु भयो व्यस्त समयको बावजुद हामीलाई कुराकानी गर्ने समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद मेरो पनि हजुरहरूलाई धन्यवाद मेरो चाहिँ यो सन्देशहरू जनता जुन नागरिकको माझमा जुन पुर्याउने एउटा सञ्चारको माध्यमबाट तपाईँहरूले जुन प्रवाह गरिदिनुहुन्छ त्यसमा यहाँहरूलाई पनि मेरो धेरै धेरै धन्यवाद धन्यवाद छ हामीले कुराकानी गर्यौं जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख प्रहरी निरीक्षक रमेश राज भेटवालसँग कुराकानी गर्यौं चितवनमा ट्राफिक नियमको अवस्था चितवनमा रहेका चुनौती लगायतका विषयमा र अब के योजना छन् यस विषयमा हामीले कुराकानी गर्यौं जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक रमेश राज भेटवालसँग उहाँसँग गरिएको कुराकानीसँगै आजको लागि अर्पण बसको समय सकेको छ हामी पनि आग्रह गर्छौं ट्राफिक नियम पालना गरौं आफ्नो ज्यान आफैले सुरक्षित गरौं यो आग्रह हामी पनि गर्न चाहन्छौ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनलाई आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु नमस्कार